Oh yeah. Napsiders. 90 for 80. DJ AJ. The sickest collaboration ever. You heard? This is the remix. Oh yeah. आकाशदेखि तरी आए मेरो वरिपरि चुलो खस्दा उडी जान्छ हावा सङ्गीत चरी सरी जदुन सक्दिन बिर्सन जता हेरे उता तिमी नै छायो तिमी सामु नपाएर साह्रो दुःख पाए अन्यमा परेछु म सकिन म सम्हाल्न छाए मेरो वरिपरि तिमी आई मलाई बाँधन दुइटा मुटु एउटा हुने गरी माया साचन राखन मलाई तिम्रो न्यानो अङ्गालोमा केवल तिम्रै मुस्कान मेरो आँखामा सङ्घाल्छु म फुलेर सारालाई तिमीमा हराउँछु म हातले सधैँ मलाई पिउँछ पूर्णिमाको तिन देख्दा मुटु चाहिँ सुकिन्छ छरीमा एक्लै रुजे हेरे तिम्रो नाना माया सम्झि सधैँ तर तिम्रो सोचिनौ मेरो माया बुझिनौ टाढा टाढा गएर फेरि फर्कि आएनौ तिम्रो नति कमी छ तिम्रो लागि माया छ मेरो मुटुको पाना भरि तिम्रो नाम छ जब तिमी हिँड्छु टाढा दिन्छ तिमीलाई मेरो माया अब त बुझिन अब त भरि पीडा छ आँखा भरि छ आँसु जलेको छ छालियो भन कसरीमा हाँसु यिनै शब्दको सहारा लिपोक्दैछु म गुनासो तिमी बिना जीवन भयो मलाई जित लास जस्तो